पर्सामा रहेको छ प्रोप्राइटर हुनुहुन्छ Keshav Prasad Lamsal phone number शून्य छप्पन्न पाँच त्रियासी सात सय छयासी त्यस्तै गरी मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार पचास सतासी एक सय बाइस यो नम्बरमा फोन गर्नुहोस् र तपाईँलाई ओरिजिनल मोबाइलका सेटहरू चाहिएको छ रिचार्ज कार्डहरू चाहिएको छ होलसेल मूल्यमा मोबाइलका सेटहरू बिग्रिएको छ बनाउनु परेको छ भने चाहिँ तपाईँले सधैँ होला डेटा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई यो जानकारी तपाईँलाई गराउँछु र अर्पण समर्पणको श्रृङ्खलामा आफ्नो आफन्तलाई सम्झिनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई गाडीमा स्वागत गर्छु हजुर नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ खैको होला भन्ने मान्छेको होला है खै खै खै हो अनि भन्न पर्यो रे फेरि पर्यो रे हजुर <laughs> कहाँबाट भन्नुहोस् त म कोराकबाट शान्ति कोराकबाट शान्ति नचिनेको होइन क्या मैले कति मैले मात्र भनिदिनु रे क्या साथीहरूले त्यही भन्नु भएको छ कि मनमनले भनेर मैले तपाईँलाई नै भन्न लगाएको कि ए अनि शान्तिजी हजुर के छ खबर एकदम ठिक छ दिदी के गर्दै हुनुहुन्छ मेरो पनि एकदम ठिक छ अहिलेसम्म राम्रो छ तपाईँहरूले यसरी नै माया गरिराख्नु भयो भने नराम्रो सायद कहिले पनि नहुन सक्छ है त्यो त हो अनि खाजा भयो कि भएको छैन खाजा भएको छैन दिदी आज खाना ढिलो खाएँ त्यही भएर भोकै लागेको छैन भने पछाडि अब साँझ खाना खाने बेलामा भोक लाग्छ कि फेरि है नभन्दै ल ठिकै छ आफ खानुहोस् आफ्नो ख्याल गर्नुहोस् हामीलाई सम्झिनुहोस् यसरी नै माया गर्नुहोस् है हजुर अनि दिदीको भयो खाजा मेरो त भएको छैन कार्यक्रम सके पछाडि हुन्छ हो र उसो भए सँगै खाना पाउने भयो यतै आउनुहोस् न ल मैले खाएको आउनुहोस् ल त्यसो भए आज आउँछ है त हस् अनि आज अर्पण समर्पण मार्फत शान्तिले सम्झिने कसलाई फर्स्ट अफ अल हजुरको लागि धन्यवाद टेक्निसियनको दादाको लागि हजुर अनि सोमदादा कता हराउनु भएको थियो सोमदादा हुनुहुन्छ सोमदादा आज आउँदै हुनुहुन्छ बिदामा हुनुहुन्थ्यो कि हो र ल सोमदादालाई मिसी भन्न चाहन्छु सूर्य दादाको लागि सूर्य दादा नि कता हराउनु भयो आजकल आउनुहुन्न धेरै भयो मिस गरिरहेको छु भन्न चाहन्छु अनि सुभाष दादा दिपेन्द्र दादा राजन दादा अनि अर्पणको होल सबैलाई अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो दिदी अस्ति भर्खरै बाहिरबाट आउनु भएको छ मम्मी घर हुनुहुन्छ अनि दिदीलाई धेरै मिस गरिरहेको छु भन्न चाहन्छु अनि मम्मी दाई भाउजूहरू सबैलाई एकदम मिस गरिरहेको छु भन्न चाहन्छु हुन्छ शान्तिजी अहिले पनि बिदा हुन्छ है बाबाई हा शान्तिजी हुनुहुन्थ्यो यति बेलाको रागबाट आउनुभएको थियो नि किन माया गर्नुहुन्छ त्यसो त तपाईँले पनि माया गर्नुहुन्छ तपाईँले चाहिँ माया गर्न खो माया गर्नुहुन्न शान्तिजीले मात्र गर्नुभएको भन्न खोजिया चाहिँ मैले होइन है फेरि यति बेला अर्को साथी पनि हुनुहुन्छ अरे राजको इसारा छ उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ज्यामिरेबाट राधा अनि डिस्टर्ब आइरहेछ ल भयो होला भयो भयो अनि हाम्रो राधाको खबर के छ ठिकै छ कि <laughs> ठिक छ म त फेरि शब्द शब्द समातेर बोल्छु नि ठिकै छ भनेपछि केही बेठिक रहेछ कि जस्तो लाग्छ कि मलाई अनि त्यही भएर एकदम ठिक छ आरामसँग भन्यो भने चाहिँ ओह ल ठिक रहेछ भन्ने बुझ्छु ठिकै रहेछ भने चाहिँ केही बेठिक रहेछ कि जस्तो लाग्छ कि त्यही भएर सोध्छु सबै ठिक त छ नि है अनि खानपिन त भइसक्यो खाजा खाने बेला भएको छ कि छैन खाजा भइसक्यो कति भोग लाग्दो रहेछ दुई बजन नपाइकन खाजा भइसक्यो है <laughs> ल ठिकै छ खानु नै त भने है के गर्ने गर्नको लागि नै खाने हो खानको लागि नै गर्ने हो है अनि आज राधाले सम्झिने कागजलाई अर्पण समर्पण मार्फत धन्यवाद एडमिसनमा रहनुभएको दादाको लागि हजुर विष्णु दादा सूर्य दादा अनि अर्पण होल युनिट र निलम अधिकारी हजुर अनि विनोद छेत्री मलाई राधा कुमार भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि ल हुन्छ राधाजी अहिले भने बिदा हुन्छु यसरी नै माया गर्नु होला है ल नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरेबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा आज मैले तपाईँको लागि मिठा मिठा लोक भाकाहरू लिएर आएको छु जुन भाका अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा छन् तपाईँलाई एकदमै मनपर्छ ती भाकाहरू तपाईँको लागि छ र यति बेला भने अब अर्को तपाईँको लागि एउटा भाका पहिलो साङ्गीतिक कोसेली स्वरूप एउटा निकै नै चर्चित भाका राख्न चाहन्छु मौसम गुरुङ र टिकापुनको आवाज रहेको भाका हो हजार जुने जुनी Thank you. वा एसी साउन्ड सर्भिसमा लोक दोहोरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने अत्याधुनिक sound system digital lighting system generator भाडामा पाइनुका साथै डान्स पार्टीको लागि डिजे प्लेयर सहित डिजेको पनि व्यवस्था गरिएको छ सम्पर्क एसी साउन्ड सर्भिस खैरहने चार मगनी चौक पर्सा फोन शून्य छपन्न पाँच त्रियासी छ सय पैँतिस मोबाइल अन्ठानब्बे शून्य अडसठी बिस पाँच सय सतहत्तर the best sound system for high quality program ए कान्छा कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नु पर्छ है ल अङ्कल पनि हाम्रै सोरा चोक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त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 सय बैसठी ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू वाल लाइट झुमर लाइट कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर आर इलेक्ट्रिक सौराहा चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस नेपाली लोक संस्कृतिको जगे नगर्ने र गायन प्रतिभाको खोजी गर्ने हाम्रो सान यो हो कार्यक्रम लोक आँगन भयो मेरै मायाको लिलामी आँसु नि मैले भुल्न सकिनँ मेरे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 यदि तपाईँलाई चाहिँ विभिन्न ब्रान्डका ओरिजिनल मोबाइलहरू चाहिएको छ मोबाइलका सेटहरू चाहिएको छ अलिकति खोजीमा हुनुहुन्छ ती सेटहरूको भनेदेखि तपाईँले सम्झिनुहोला डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई त्यस्तै गरी एनसिएल युटिएल लगायतका सिम कार्ड रिचार्ज कार्डहरू तपाईँले होलसेल मूल्यमा त्यहाँबाट पाउन पनि सक्नुहुनेछ तपाईँको मोबाइल सेट बिग्रिएको छ भने पनि विश्वासिलो तरिकाले मर्मत गर्ने एक मात्र ठाउँ रहेको छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्स जुन खैरहने चार पर्सामा रहेको छ मगनी चोकमा छ प्रोप्राइटर हुनुहुन्छ केशव प्रसाद लम्साल मोबाइल नम्बर अन्ठानब्बे चार पचास सतासी एक सय बाह्र रहेको छ र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म धादिङबाट सञ्जय राम चेपाङ धादिङबाट सञ्जय राम चेपाङ अनि सञ्जयजी हजुर के छ धादिङतिरको नयाँ नौला हालखबर ए ठिकै छ दिदी पानी परिरहेछ त्यही हो पानी पर्यो आज धादिङमा पनि म त हाम्रो चितवनमा मात्र हो कि जस्तो लागिरहेको दिदी त्यतिकै हो है अनि के छ काम खेत रोपाई यताउता सबै काम सकियो कि सकिया छैन खेत रोपेर अब सिजन लागिसक्यो अब कोदो रोप्ने त्यही हो मकै बोक्ने त्यही हो भने पछाडि काम त चलिरहेको नि है त्यही त नि अनि खाजा भयो कि भएको छैन खाजा अब खाने तयारमा खाने तयारीमा ल बिस्तारै बिस्तारै खानुहोस् कार्यक्रम सुन्नुहोस् कसलाई सम्झिनुहुन्छ आज त्यही त्यही साथीहरूमा सबै शङ्कर मामा कुमार मामा हजुर सोमबहादुर चेपाङ समीर तामाङ राजेश तामाङ अनि सञ्जय चेपाङ भनेर सबैलाई चिने सम्पूर्ण साथीहरूलाई ल हुन्छ सञ्जयजी आउँदै गर्नु होला है ल ल जी ल ल नमस्कार सञ्जयजी हुनुहुन्थ्यो यति बेला धादिङबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई पनि स्वागत कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म पदमपुरबाट निशा तामाङ पदमपुरबाट निशा तामाङ अनि निशाजी हजुर पानी परेको छ कि छैन अहिले पदमपुरतिर पानी हजुर पानी हल्का छ दिदी हल्का परिरहेछ हजुर भनेपछि ठुलो पानी त अहिलेसम्म आएको छैन नि आज हजुर आज ठुलो पानी त परेको छैन नि पदमपुरतिर नै परेको छैन भर्खर हल्का सुरु हुँदैछ एहे भने पछाडि अब खाजा भयो कि भएको छैन भइसक्यो आज को कसलाई सम्झिने कार्यक्रम मार्फत हजुर को कसलाई सम्झिनुहुन्छ आज कार्यक्रम मार्फत ए हजुरलाई धन्यवाद मेरो हुने दिदीलाई बस्नमा हुने बुवा मम्मीहरूलाई र मेरो बेस्ट फ्रेन्डहरू हुनुहुन्छ जस्मिन तामाङ कल्पना तामाङ निना तामाङ पवन भण्डारी निलम कैलाश सिस्टर र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुनाउन चाहन्छु ल हुन्छ निसाजी अहिले भने बिदा हुन्छ है हस् नमस्ते निसा हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा यति बेला हामी एउटा मिठो भाका फेरि पनि तपाईँको माझमा राख्छौँ निकै नै चर्चामा रहेको भाका तपाईँलाई निकै नै मनपर्ने भाका हो भागीरथ चलाउने र विष्णुमाझीको आवाज रहेको भाका कसलाई सुन्ने होला कसलाई सोध्ने होला घाम हेर्छु डोलाउँछु सुन हेर्छु बोलाउँछु मेरी उनी कहाँ छिन कहाँ खोज्ने होला जति आत्मा जले नि खा पाउला तिमलाई देख्न पाउला दिन पाउला कसलाई सोध्ने होला साथी संसारमा कसलाई सोध्ने होला घाम हेर्छु डोलाउँछु सुन हेर्छु बोलाउँछु मेरी ओनी कहाँ छिन कहाँ खोज्ने होला मेरी ओनी कहाँ छिन कहाँ खोज्ने होला कसलाई सुन्ने होला निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको सर्पण समर्पणको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई विभिन्न ब्रान्डका ओरिजिनल मोबाइलका सेटहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनुहोला डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई त्यस्तै गरी एनसिएल युटिएल लगायतका सिम कार्ड रिचार्ज कार्डहरू त्यो पनि तपाईँलाई अलिकति होलसेल मूल्यमा पाइएको चाहिएको छ भनेदेखि तपाईँले डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सबाट पाउन सक्नुहुनेछ त्यसै गरी मोबाइलका सेटहरू बिग्रिएको छ भने पनि तपाईँले सम्झिनुहोला डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई जुन चाहिँ खैरहने चार पर्सा मगिने चोकमा रहेको छ प्रोप्राइटर हुनुहुन्छ केशव प्रसाद लम्साल मोबाइल नम्बर अन्ठानब्बे चार पचास छयासी एक सय बाइस रहेको छ र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार नमस्कार हजुर दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट शिव ढुङ्गाना हजुर अनि शिवजी हजुर के छ तपाईँको नै आउनु खबर एकदम ठिक छ दिदी पानी पर पर आँटेछ ए परिसकेको छैन होइन अलिअलि पर्न लागेछ ल ढुक्क हुनुहोस् पानी पक्कै पनि पर्छ यतापट्टि पानी परिसक्यो अब त्यता पर्छ पर्ला भन्ने आश छ हजुर आउँदैछ होला हजुर एकछिन वेट गर्नुहोस् है पानी आउँछ पक्कै पनि अनि शिवजी हजुर खाजा भयो होला पक्कै पनि खाजा भयो भर्खर भइसक्यो है हजुर आज कसलाई सम्झिन मन लाग्यो कार्यक्रम मार्फत यहाँलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि दादालाई हजुर अनि यहाँ रेडियो सुनेर बसिरहेको छ मेरो बहिनी विमलालाई हजुर सीता अम्बिका कल्पना नारायण के रामहरी सुशील सुदीप अनि अञ्जना अप्सरा रामहरी र मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि र म काका काकी दिदीहरू सम्पूर्णको लागि सम्झिन चाहन्छु दिदी हुन्छ आउँदै गर्नुहोला है हस् त दिदी नमस्कार नमस्कार शिवजी त्यति बेला शक्तिपुरबाट आउनु भएको थियो र अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गर्नुभएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट सरिता लामा सरिताजी के छ तपाईँको खबर छ धेरै समय पछाडि आउनु भएको र होइन होइन है अनि कतिको सुन्नुहुन्छ कार्यक्रम एकदम सुन्छु एकदम सुन्नुहुन्छ एकदम मनपर्छ त्यसमा पनि लोकगीत अझै मनपर्छ होला है ल ठिक छ नि अझ अर्पण समर्पण मार्फत सरिताले सम्झिने कसलाई धन्यवाद मेरो घर परिवारलाई अनि रमायालाई ल हुन्छ आउँदै गर्नुहोला अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार सरिताजी हुनुहुन्थ्यो यति बेला खुराकबाट आउनुभएको थियो र यति बेला तपाईँको लागि फेरि पनि अर्को एउटा निकै नै चर्चित भाका राख्न चाहन्छु कुलेन्द्र पिक र स्मृति पुनको आवाज रहेको भाका तपाईँको लागि राख्दै आजको कार्यक्रमबाट बिदा हुनुपर्छ कि जस्तो लागिरहेको छ अन्त आइसकेका छौँ निर्धारित समय सकिसकेका जेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने सरिताजी हुनुहुन्थ्यो कुराकबाट राधा ज्याम्बिरेबाट सुन्जी हादिङबाट निशा पदमपुरबाट शक्तिपुरबाट सरिता कुराकबाट तपाईँ सम्पूर्णलाई धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र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 No visa, no charge part-time job guarantee. Our future, free counseling and processing for study in Japan. Latest syllables with audio, visual with practical based language class. 100% success in July intake. Test preparation class, NET JLPT, Japanese language and culture class for student visa, dependent visa, working visa, school, college, university on your choice.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 अपरान्नको तिन बज्यो अहिले अपरान्नको तिन बज्यो मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर निर्वाचनका विषयमा खेलवाड नगर्न काङ्ग्रेस सभापति कोइरालाको आग्रह राजनीतिक दलले आवश्यक वातावरण तयार नगरे तोकिएको समयमा निर्वाचन हुन नसक्ने महामन्त्री सिंहको दावी एकीकृत माओवादीको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि सामूहिक छलफल हुँदै एमाले बैठकमा पनि अध्यक्ष खनालको प्रतिवेदनमा छलफल जारी आफूहरूमाथि अन्याय भएको इपिएस अन्तर्गत कोरियन भाषा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरूको गुनासो बाँकेका द्वन्द पीडितहरूद्वारा सरकारले वितरण गरेको परिचय पत्र अस्वीकार अमेरिकामा अझै पनि रङ्गभेद कायमै रहेको राष्ट्रपति ओबामाको भनाई शान्ति वार्ताको वातावरण निर्माणका लागि प्यालेस्टाइनी बन्दीहरू रिहा गर्न इजरायल तयार र अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि आजै कान्छु तिमी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 अड्काउ फुकाउ अध्यादेश खारेज हुन नसक्ने भन्दै उहाँले तोकिएको समयमा नै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो चुनावलाई सहज रूपमा सम्पन्न गर्ने वातावरण तयार पार्न आफूले गरेको आग्रहलाई नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले समेत सकारात्मक रूपमा लिएकाले मङ्सिरमा चुनाव हुने आधार बन्दै गएको उहाँको बुझाइ छ यसैबीच नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाश मानसिंहले तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि राजनीतिक दलहरूले वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ बत्तीसौं विपी स्मृति दिवसका अवसरमा आज भक्तपुरको मध्यपुर महानगर समितिले गरेको कार्यक्रममा महामन्त्री सिंहले राजनीतिक दलले आवश्यक वातावरण तयार नगरे मंगिर चारमा निर्वाचन हुनै नसक्ने दावी गर्नुभयो उहाँले सरकारलाई चुनाव गराउने जिम्मा दिएको भए पनि चुनावको वातावरण बनाउने जिम्मा राजनीतिक दलको भएको बताउनुभयो दलहरूले चुनावी वातावरण तयार पार्नका लागि अग्रसरता नदेखाएकोले चुनाव हुनेमा आशंका उब्जिएको उहाँको भनाइ छ एकीकृत माओवादी अध्यक्ष प्रचण्डले जनजाति र साना दलहरूलाई उक्साएर चुनाव बिथोल्ने षड्यन्त्रमा लागेको आरोप उहाँले लगाउनुभयो क्षेत्र निर्धारण सम्बन्धमा सहमति जुट्न नसके दुई सय चालिस क्षेत्रलाई नै आधार मानेर निर्वाचन गराउनुपर्ने महामन्त्री सिंहको भनाइ छ नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्तावमाथि आज सामूहिक छलफल भइरहेको छ ललितपुरको खन्ना गार्मेन्टमा हिजो सुरु भएको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको साङ्गठनिक र राजनीतिक प्रस्ताव उप छलफलका लागि बनाइएको सोह्रवटा समूहमा छलफल भइरहेको हो प्रचण्डको प्रस्तावमा तत्कालका लागि अध्यक्ष मात्रै राखेर सबै पदाधिकारीलाई केन्द्रीय सदस्यका रूपमा राख्ने प्रस्ताव गरिएको छ अध्यक्ष बाहेकका पदाधिकारी हटाएर पार्टीलाई संविधानसभाको निर्वाचनमा केन्द्रित गर्ने र निर्वाचनपछि राष्ट्रिय सम्मेलनमा मार्फत सांगठनिक कार्यदिशा तय गर्ने प्रस्तावमा उल्लेख गरिएको छ प्रस्तावमाथि सहभागीहरूको सुझावका आधारमा निर्णय गरिने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो पदाधिकारी मनोनयनमा विवाद बढीसँगै उपाध्यक्ष बाबुराम भट्टराईले पनि राजीनामा दिएपछि विवाद समाधानका लागि माओवादीले विस्तारित बैठक डाकेको हो यस्तै नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि जारी छ पार्टी कार्यालय बल्खुमा जारी बैठकमा अध्यक्ष झरनाथ खनालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले समूहगत धारणा राखिरहेका छन् अध्यक्ष खनालको प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड़ दिएको छ विभिन्न अवरोधका कारण निर्वाचनको वातावरण बिथोलिने सम्भावना रहेको भन्दै पार्टीको सम्पूर्ण शक्ति समयमा नै निर्वाचन सम्पन्न गर्नेतिर केन्द्रित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ पार्टीको नौ महाधिवेशन फागुनमा गर्नका लागि अध्यक्षले प्रस्ताव गर्नुभएको छ तर महाधिवेशन चुनाव अघि नै सम्पन्न गर्नुपर्नेमा नेता केपी ओली पक्षधारहरूले जोड़ दिँदै आएका छन् रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कोरियन भाषा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरूले आफूहरूमाथि अन्याय भएको बताएका छन् सन् दुई हजार एघारमा कोरियन भाषा परीक्षा पास गरेका करिब छ हजार पाँच सय युवाहरूको नाम रोस्टरबाट हटाएर नयाँ भाषा परीक्षाको तयारी गरिएको भन्दै उनीहरूले सरकारको ध्यान आकर्षण गराएका छन् राजधानीमा आज पत्रकार सम्मेलन गरी उनीहरूले भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया जाने वातावरण नमिलाई नयाँ परीक्षा लिन नहुने बताएका छन् यसै विषयमा उनीहरूले साउन सात गते अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष इन्द्रराज रेग्मीलाई भेटेर कोरिया जाने वातावरण मिलाइदिन आग्रह गर्ने भएका छन् ग्यास उद्योगी र व्यवसाय बीचको आपसी विवादका कारण उपभोक्ता मारमा परेका छन् कमिशन बढाउनु पर्ने माग राखेर व्यवसायी आन्दोलनमा उत्रिएपछि अहिले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको छ व्यवसायीको आन्दोलनका कारण उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउन सकिरहेका छैनन् तर संघर्ष समितिका संयोजक ज्ञानेश्वर अर्यालले भने एक हप्तासम्म उद्योगबाट ग्यास आयात नगरे पनि उपभोक्तालाई उपलब्ध गराउन सक्ने गरी ग्यास स्टक रहेको बताउनु भएको छ ग्यास उद्योगी र व्यवसायी बीच हिजो भएको वार्तामा सहमति हुन नसकेपछि अब उद्योगी र व्यवसायी बीच पर्सि सोमबार मात्रै छलफल हुनेछ निर्वाचन आयोगले यही साउन आठ गते गाउँ विकास समिति र नगरपालिकाको वडा कार्यालयहरूमा फोटोसहितको मतदाता नामावली प्रकाशन गर्ने भएको छ मतदाता नामावलीमा दावी विरोध ठेगाना सच्याउने त्रुटि सच्याउने लगायतका प्रयोजनका लागि आयोगले पहिलो चरणमा आठ गते नामावली प्रकाशन गर्न लागेको हो आयोगले निकालेको सूचनामा त्रुटि सच्याउन बाह्र गतेसम्म र नामा दावी विरोध गर्न साउन चौध गतेसम्मको म्याद तोकिएको छ साथै आफ्नो मतदाता नामावलीको विवरणबारे निर्वाचन आयोगको website W dot election dot GOV dot एनपीबाट पनि पनि जानकारी लिन सकिने आयोगले जनाएको छ पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले धनकुटाको भेडेटार गाविस स्थित नाम्जे गाउँका स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका छन् पचहत्तर प्रतिशत भन्दा बढी मगर जातिको बसोबास रहेको नाम्जेका एक दर्जन घरमा पर्यटकका लागि घरवास कार्यक्रम शुरू गरिएको हो होमस्टेमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले न्यून शुल्कमा सिस्नोको साग कोदोको ढिँडो च्याख्लाको भात र गुन्द्रुक लगायत स्थानीय अर्ग्यानिक उत्पादनको स्वाद चाख्न पाउँछन् होमस्टे सञ्चालन समितिसँगको सहकारीमा उनीहरूले सामूहिक आत्माघर अर्ग्यानिक खेती क्षेत्र सूर्योदय बुद्ध विहार लोप्चे र टावर डाँडा लगायतका नौ स्थानमा पूर्वाधार व्यवस्थापनका काम थालेको थनकुचाबाट विदुर खवासले जनाएका छन् बाँकेका द्वन्द पीडितहरूले सरकारले वितरण गरेको परिचय पत्र लिन अस्वीकार गरेका छन् परिचय पत्रमा माओवादी जनयुद्ध शब्द राखेर राजनीतिकरण गर्न खोजिएको भन्दै उनीहरूले परिचय पत्र अस्वीकार गरेका हुन् जिल्ला प्रशासन कार्यालय बाँकेले एक हप्तादेखि परिचय पत्र वितरण गरिरहेको छ यो अवधिमा तीनजनाले मात्र परिचय पत्र लिएको जिल्ला प्रशासन कार्यालयको द्वन्द व्यवस्थापन फाँटका प्रमुख रोम केसीले जानकारी दिनुभयो न्यायका लागि अध्यक्ष चन्द्रकला उप्रेतीले छलफल बिना परिचय पत्र वितरण गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो परिचय पत्रमा माओवादी जनयुद्ध शब्द उल्लेख गरेर अन्य द्वन्द पीडितलाई अपमान गरेको महसुस भएको उनीहरूको भनाइ छ जनयुद्ध शब्दको साटो सशस्त्र द्वन्द भन्ने शब्द राख्न उनीहरूले माग गरेका छन् बर्दियाका किसानहरू मेन्था खेतीतिर आकर्षित भएका छन् धान रोप्न अगाडि नै तयार हुने भएकाले थप आमदानीका लागि नगदे बालीका रूपमा किसानहरूले मेन्था खेती रोजेका हुन् गहुँ तोरी र मसुरो बाली काटेर खाली भएको जमिनमा किसानहरूले मेन्था खेती खेती गरेर थप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 हो हत्याको अभियोग लागेका युवकले आफूमाथि आक्रमण भएपछि प्रतिरक्षाका लागि गोली चलाएको अदालतमा दावी गरेका थिए उनलाई अदालतले गएको हप्ता निर्दोष घोषणा गरेको थियो अदालतको फैसलाबाट असन्तुष्ट देखिएका ओबामाले आज भने पैँतिस वर्ष अघि ट्रेबोइन मार्टिन म पनि हुन सक्थे हत्याको अभियोग अश्वेत अमेरिकनमाथि लागेको भए सायद यो फैसलामा फरक पर्न सक्थ्यो ओबामाको भनाइ छ सिनेटर बन्नुभन्दा अघि आफूले पनि विभेदका धेरै घटना अनुभव गरेको ओबामाले सुनाए एलिभेटरमा अश्वेत जातिसँगै रहेकी महिलाले आफ्नो झोला बलियो गरी समाएको र सडकमा अश्वेत मानिसलाई देख्दा गाडीको ढोका बलियो गरी लगाएको अनुभव नगर्ने अफ्रिकन अमेरिकन कमै होलान् ओबामाले भने राष्ट्रपति ओबामाले अमेरिकामा जातीय विभेद पूर्ण रूपमा अन्त्य नभएको भए पनि पुस्ता फेरिँदै जाँदा विभेद पनि कम हुँदै गएको बताएका छन् यसलाई पूर्ण रूपमा अन्त्य गर्न सामूहिक पहल आवश्यक भएकोमा ओबामाको जोड छ सन् दुई हजार बाह्रको फेब्रुअरीमा फ्लोरिडा राज्यमा भएको विवादपछि जर्ज जिमरम्यान नाम गरेका गोरा व्यक्तिबाट ट्रेभोइनको हत्या भएको थियो हत्याको छ हप्तासम्म पनि जिमरम्यानलाई प्रहरीले पक्राउ नगरेपछि अमेरिकामा व्यापक प्रदर्शन भएको थियो अदालतको फैसलापछि पुनः ठूला प्रदर्शनको तयारी भइरहेको बीबीसी अनलाइनले जनाएको छ प्यालेस्टाइनसँग शान्ति वार्ताको वातावरण तयार पार्न इजरायलले प्यालेस्टाइनी बन्दीहरू रिहा गर्ने भएको छ वार्ता सुचारू गर्न अमेरिकी विदेश मन्त्री जोन केरीसँग भएको सम्झौता अनुसार बन्दीहरू रिहा गर्न लागि प्यालेस्टाइन सरकारले बताएको छ दशकौंदेखि कैद सजाय भोगिरहेका गम्भीर अपराधका अभियुक्तहरूलाई समेत छाड्ने तयारी गरिएको इजरायलका विदेश मामिला सम्बन्धी मन्त्री युभल स्टेनिजले बताए अमेरिकी विदेश मन्त्री जोन केरीले इजरायल र प्यालेस्टाइन बीच वार्ताको तयारी भइरहेको खुलासा गरेको भोलिपल्टै आज इजरायलले यो जानकारी सार्वजनिक गरेको हो जोर्डनमा आयोजित कार्यक्रममा केरीले दुई देश बीचको वार्ताको समय र मितिबारे आगामी हप्ता वाशिङटनमा छलफल गरी निर्णय गरिने समेत जानकारी गराएका थिए इजरायल र प्यालेस्टाइन बीच तीन वर्ष पहिले शान्ति वार्ता भएको थियो तर पश्चिम तट र पूर्वी जेरुसेलमका विषयमा विवाद उत्पन्न भएपछि वार्ता भंग भएको थियो राष्ट्रिय खबरमा अब खेल खबर राजधानीमा आजदेखि under sixteen SAFF championship football प्रतियोगिता सुरु हुँदैछ राजधानीको त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ समूह एमा रहेको नेपाल र भुटान बीचको खेल अपरान्ह चार बजेपछि सुरु हुनेछ यसै गरी आजै नेपाली सेनाको खेल मैदान लगन खेलमा हुने अर्को खेलमा अफगानिस्तान र पाकिस्तान भिड्नेछन् प्रतियोगिताको समूह एमा आयोजक नेपाल सहित भुटान अफगानिस्तान र पाकिस्तान रहेका छन् भने समूह बीमा भारत बङ्गलादेश र श्रीलङ्का भएका रहेका छन् प्रतियोगितामा दक्षिण एसियाका आठ टोलीको सहभागिता रहने भनिए पनि प्राविधिक कारण देखाउँदै दे मालदिप्स भने सहभागी भएको छैन राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक निर्वाचनका विषयमा खेलवाड नगर्न काङ्ग्रेस सभापति कोइरालाको आग्रह राजनीतिक दलले आवश्यक वातावरण तयार नगरी तोकिएको समयमा निर्वाचन हुनै नसक्ने महामन्त्री सिंहको दावी एकीकृत माओवादीको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि सामूहिक छलफल हुँदै एमाले बैठकमा पनि अध्यक्ष खनालको प्रतिवेदनमा छलफल जारी आफूहरूमाथि अन्याय भएको इपिएस अन्तर्गत कोरियन भाषा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका युवाहरूको गुनासो बाँकेका द्वन्द पीडितहरूद्वारा सरकारले वितरण गरेको परिचय पत्र अस्वीकार अमेरिकामा अझै पनि रङ्गभेद कायमै रहेको राष्ट्रपति ओबामाको भनाई शान्ति वार्ताको वातावरण निर्माणका लागि प्यालेस्टाइनी बन्दीहरू रिहा गर्न इजरायल तयार र अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने अफगानिस्तान र पाकिस्तान बीचको खेल पनि आजै हवस् त नेपालवाणी नेटवर्कको दिउँसो तिन बजेको राष्ट्रिय खबर खबर सकियो प्राविधिक नन्दु गेलाङलाई धन्यवाद अहिलेलाई सुमन र दुर्गा विदा भयौँ नमस्कार